एसएलसी परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक हुँदै कक्षा एघारमा विद्यार्थी भर्नाको आधार तय सुदूरपश्चिमको विकासको ढोका मानिएको चैनपुर ताक्लाकोट सडक निर्माणको लागि चालिस करोड रकम विनियोजन बझाङवासीमा खुसियाली जलजीवी स्थित नेपाल भारत जोड्ने झोलङ्गे पुलको मरमत कार्यमा ढिलाइ बाढीले बाटो भत्काएको तीन वर्ष पुग्दा समेत ताल बागा बगड बाटो निर्माण हुन सकेन र बैतरीमा एक महिनामा रेड युरिन रोगले बाइस भैँसी मरे कैलालीमा साउन र भदौ महिनाको अवधिमा ढुङ्गा बालुवा र गिटी निकाल्न नपाइने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु प्रवेशिका परीक्षा एसएलसीको नतिजा आज सार्वजनिक हुने भएको छ परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षाफल सार्वजनिकको सबै तयारी पूरा भइसकेको जनाएको छ परीक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रीले आज दिउँसो दुई बजेसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको बताउनु भएको छ नतिजा विगतको जस्तो फेल पास र श्रेणी छुट्याएर आउने छैन विद्यार्थीको सिकाइ कुन समूहमा छ भनेर ग्रेडिङमा वर्गीकरण गरिएको छ दुई हजार बहत्तर चैत्र अठार गतिदेखि उन्तिस गतेसम्म भएको एसएलसी परीक्षामा छ लाख पन्ध्र हजार पाँच सय त्रिपन्न विद्यार्थी सहभागी भएका थिए यसैबीच उच्च माध्यमिक शिक्षा परिषदले बल्ल कक्षा एघारमा कस्ता विद्यार्थी भर्ना गर्ने भन्ने आधार तय गरेको छ परिषदको हिजोको बैठकले यसपालि एसएलसी उत्तीर्ण हुने विद्यार्थीलाई कक्षा एघारमा भर्ना गर्ने आधारको औपचारिक निर्णय गरेको हो एसएलसीमा ग्रेड पोइन्ट एभरेज अर्थात जीपीए दुईले आएका विद्यार्थीले मात्रै विज्ञान पढ्न पाउने गरी परिषदले निर्णय गरेको छ सुदूरपश्चिमको विकासको ढोकाको रूपमा लिएको चैनपुर ताक्लाकोट सड़क निर्माणका लागि सरकारले चालिस करोड़ रकम विनियोजन गरेको छ बझाङवासी मात्रै नभई सुदूरपश्चिमवासीको मुख्य माग रहेको सड़क निर्माण गर्न जेठ बत्तीस गते अर्थ मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै चालिस लाख बराबरको चालिस करोड़ बराबरको बहुवर्षीय ठेक्का प्रक्रियाबाट निर्माण कार्य अघि बढ़ाउन सहमति दिएको हो यसअघि जेठ तीस गतेको मन्त्री स्तरीय बैठकले सड़क निर्माणको लागि बजेट छुट्याउने निर्णय गरेको अर्थमन्त्री अर्थ राज्य मन्त्री दामोदर भण्डारीले बताएका छन् बजेट वक्तव्यमा प्राविधिक कारणले यसको सम्बोधन नभए पनि सरकारले यसलाई उच्च महत्वका साथ हेरिएको उनको भनाइ छ बजेट भाषणमा नसमेटेको भन्दै निराश भएका बजाङवासीमा रकम विनियोजन भएपछि खुसी छाएको छ पैसठी किलोमिटर लम्बाई रहेको चैनपुर ताक्लाकोट सड़कमा करिब पन्ध्र किलोमिटर सड़क निर्माण भइसकेको र बाँकी रहेको पचास किलोमिटर सड़क निर्माण गर्नुपर्ने नागरिक अगुवा धर्मजङ बहादुर सिंहले बताएका छन् निर्माण भएको छ महिनामै भारतपट्टिको पिलरको टेवा पर्खाल भत्किएर आवत जावत बन्द भएको स्थित नेपाल भारत जोड्ने जोलङ्गे पुलको मर्मत कार्यमा ढिलाइ भएको छ मर्मतका लागि ठ्याक्का सम्झौता भएको ठेकेदारले यथाशीघ्र पुल सञ्चालनमा ल्याउनेतर्फ खासै चासो नदिँदा ढिलाइ भएको स्थानीयको आरोप रहेको छ मर्मतमा ढिलाइ हुँदा स्थानीयलाई आवत जावतमा असहजता भएको छ पुल बन्द गरिँदा दैनिक जनजीवन कष्टकर भएको बताइएको छ नेपालतिरको बाटो वर्षा लाग्ने बित्तिकै अवरुद्ध हुने गरेको छ भर्तुला जलजीवी सड़क नियमित सुचारू नहुँदा स्थानीयले अहिले दैनिक दत्तोसम्म हिँडेरै आउनुपर्ने अवस्था आएको छ महाकाली बाढीले बाटो भत्काएको तीन वर्ष पुग्दा समेत रिङ्गनताल बागाबगड क्षेत्र जाने मुख्य बाटो निर्माण हुन सकेको छैन दुई साल असार दुई र तीन गते आएको बाढीले बाँगाबगड जोड्ने मुख्य बाटो बगाएको थियो मुख्य बाटो जोड्न नसक्दा अहिले घाट बजारबाट बाँगाबगड जाने स्थानीयले दार्चुला तिङ्कर सड़कले जोडिएको सड़क खण्ड भएर आवजावत गर्नुपर्ने भएको छ स्थानीयहरूले आफ्नै सक्रियतामा हिउँदमा हिँड्नलाई बाटो बनाएको भए पनि महाकाली बढेसँगै बाटो अवरुद्ध भएको हो अठार गाविस र दुई नगरपालिका रहेको डडेलधुरामा जिल्ला विकास समिति अन्तर्गत मात्रै चौतिसवटा सड़क निर्माणको क्रममा रहेका छन् जीविस बाहेक अन्य सड़कको गणना गर्ने हो भने यसमा अझै थपिन सक्छन् तर यी सबै धुली सड़क हुन् वर्षातको समयमा यस्ता सड़कहरू हिलाम्मी हुने तथा पहिरो जाने कारणले प्राय जसो सबै धेरै सड़कहरू बन्द रहने गरेका छन् जसका कारण बन्दै गरेका त्यस्ता सड़कहरूमा भएको काम समेत बिग्रिने तथा खर्च बढ्ने गरेको छ यस्तै बनिसकेका अन्य सड़कहरू पनि हिउँदको समयमा राम्रैसँग सञ्चालन हुँदा सहजता महसुस गर्ने सम्बन्धित ठाउँका नागरिकहरूले फेरि वर्षातमा शास्ति झेल्नुपर्ने अवस्था सृजना हुने गरेको छ अहिले जिल्लामा चौधवटा कोर सातवटा गाविस स्तरीय र थप तेह्रवटा गरी चौतिसवटा सड़कहरू निर्माणको क्रममा रहेको जिल्ला विकास समिति डडेलधुराका सूचना अधिकृत कृष्णदेव जोशीले जानकारी दिनुभयो सहस्रलिङ महिला ताजा तरकारी कृषक समूहको तरकारी सुदूरपश्चिमका विभिन्न बजारमा निर्यात हुन थालेको छ जिल्लाको अमरगढी नगरपालिका एक बण्डमा रहेको उक्त महिला ताजा तरकारी कृषक समूहले एक सय पैंतिस रोपनी जग्गामा उत्पादन गरेको तरकारी हिजोबाट सुदूरपश्चिमका मुख्य बजारहरू अत्तरिया डडेलधुरा बजार डोटी डिपायल लगायतका स्थानहरूमा निर्यात हुन थालेको हो उत्पादित टमाटर काउली भिडे खुर्सानी सिमी न्युरो सागपात नगरपालिकाकै ढुण्डुनी भन्ने स्थानमा संकलन गरी सुदूरपश्चिमका मुख्य तरकारी बजारमा निर्यात हुन थालेको जिल्ला कृषि विकास कार्यालय डडेलधुराका बागवानी अधिकृत सुदीप देवकोटाले जानकारी दिनुभएको छ कैलालीमा साउन र भदौ महिनाको अवधिमा ढुङ्गा बालुवा र गिटी निकाल्न नपाइने भएको छ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मुलुकको पूर्व इलामदेखि पश्चिमको कञ्चनपुरसम्म छत्तीस जिल्लामा चुरे संरक्षण क्षेत्र घोषणा गर्नका लागि विगत दुई वर्षदेखि नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध लगाएको हो गत दुई वर्ष असार साउन र भदौ महिनामा पनि प्रतिबन्ध लगाइएको थियो तर असार महिनामा विकास निर्माणका कामहरू बढी हुने भन्दै साउन र भदौमा रोक लगाइएको जिल्ला विकास समिति कैलालीले जनाएको छ डडेलधुराको परशुराम नगरपालिकामा पर्ने शीर्ष खोलाले स्थानीय पशुपालक किसानका चार बाख्रा बगाएको छ हिजो बिहान भएको वर्षापछि खोलामा आएको बाढ़ीले चरीचरणका लागि वनमा लगाएका नगरपालिकाको वडा नम्बर दुई खसेरी बाटाका पशुपालक किसान महादेव भट्टका चार बाख्रा बेपत्ता पारेको हो यस्तै सयौं बिगा खेतबारीमा समेत सोही खोलाको बाढ़ीले क्षति पुर्याएको छ केही दिनअघि मातृ रोपाई गरेको स्थानीय कृषकका खेतहरू बाढ़ीले बगाउँदा उनीहरू चिन्तित भएको शिक्षक तेजबहादुर बोहरालाई उद्ध गर्दै पत्रकार टीकाराम साउदले जनाउनु भएको छ यसैगरी खोलामा पुल नहुँदा खोला पारेको विद्यालयमा पढ्न जाने विद्यार्थीहरू समस्यामा परेका छन् भागेश्वर मावि बसौटीमा खोला तरेर जाने एक सय भन्दा बढी विद्यार्थीहरू समस्यामा परेको शिक्षक तेजबहादुर बोहराले जानकारी दिनुभएको छ यसैगरी सोही ठाउँका पदम धामीको माथिबाट आएको पहिरोले घरमा क्षति पुर्याएको छ पहिरोले धामीको गाईगोठ पुरेको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कञ्चनपुरको महाकाली नदी किनारमा अन्त्येष्टि घाट नभएर हिन्दूहरूको अन्तिम संस्कार कर्म पूरा गर्न समस्या भएको स्थानीयले गुनासो गरेका छन् भीमदत्त नगरपालिका कार्यालयले अन्त्येष्टि घाट निर्माणमा चासो नदिएकोमा स्थानीयले आलोचना गरेका छन् भुजेला नजिकै रहेको आर्यघाटमा भुजेलावासीले दाह संस्कार गर्न अवरोध गरेपछि दिनहौं जसो विवाद हुने गरेको छ घाटमा लास पुगेपछि स्थानीय बासी र मलामीहरूबीच झगडा हुने गरेकाले नगरपालिकाले अन्त्येष्टि घाट बनाउनु पर्ने स्थानीयले बताएका छन् कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयले बजार क्षेत्रमा निर्माण गरेका छवटा सार्वजनिक शौचालयको रेखदेख नहुँदा प्रयोगविहीन अवस्थामा रहेका छन् बजार क्षेत्रमा आउने आन्तरिक तथा बाह्य ग्राहक र व्यापारीहरूका लागि निर्माण गरिएका छवटा सार्वजनिक शौचालयहरू विगत केही समयदेखि प्रयोगविहीन भएका हुन् बझाङ सुनिकोट तिनकी तेत्तीस वर्षकी क्युकी देवी रावलका पाँच छोराछोरी छन् उनीहरूको लालन पालन तथा पठन पाठनको व्यवस्था मिलाउन उनलाई कठिन छ आमदानीको स्रोत केही छैन सरकारले विधवा भत्ता भनेर एकल महिलालाई महिनाको पाँच सय रुपियाँ दिने गरेको छ मासिक भत्ताले नुनतेलको जोहो गर्ने उहाँको सोचाइ थियो तर त्यसले बालबच्चाको विद्यालयको शुल्क तिर्न पनि नपुगेपछि उहाँलाई थप समस्या भएको छ उहाँले जेठो छोरा कक्षा चारमा भर्ना गर्दा सुनिकोट मावेमा पचास रुपियाँ कम हुँदा लेखापालले भर्ना गर्न नमानेपछि शिक्षक गोपाल ऐडीबाट मागेको पचास रुपियाँ अहिलेसम्म तिर्न सक्नु भएको छैन उहाँले नौ वर्षकी छोरी सन्जुलाई कक्षा एकमा भर्ना गर्दा दुई सय रुपियाँ ऋण लिनु भएको थियो अबको विधवा भत्ताबाट त्यो ऋण तिर्ने उहाँको योजना छ अनिल र आरतीको भर्ना शुल्क लागेको छैन उनीहरूको भर्ना शुल्क माग्ने भएमा लाग्ने भएमा विद्यालय नै पठाउन सक्ने अवस्था नरहेको उहाँले बताउनु भएको छ लामो समयको खडेरीले बैतडीमा एक महिनामा रेड युरिन रोगले बाइस भैँसी मरेका छन् जिल्लाको पाटन नगरपालिका दुर्गास्थान श्रीकोट र श्रीकेदार गाविसमा गरी जेठ महिनामा मात्र बाइस भैँसी मरेका हुन् भैँसीमा गहुँतमा रगत देखा पर्ने मुखबाट र्याल फ्याल्ने शरीर फुल्ने मलमूत्र बन्द हुने जस्ता लक्षण देखिने गरेको र रोग देखा परेको तीन चार दिनमै मर्ने गरेका छन् जिल्लाको पाटन नगरपालिकामा मात्र जेठ महिनामा दस भैँसी मरेको स्थानीय मनोरथ भट्टराईले जानकारी दिनुभएको छ यस्तै दुर्गास्थान गाविसमा पनि दस भन्दा बढ़ी भैँसी मरिसकेको स्थानीय पुष्कर बहादुर चन्दले बताउनु भएको छ लामो समयको खडेरी र उनी लगायतका घाँसहरूको पालुवा खाएमा यो रोग देखा पर्ने गरेको जिल्ला पशु सेवा कार्यालय पाटन बैतरीका पशु विकास अधिकृत देवीदत्त भट्टले बताउनु भएको छ बैतडीका कर्मचारीहरूले जिल्ला अस्पतालका डाक्टर गुणराज अवस्थीलाई कार्यालयमै कालोमुसो दलेको विरोधमा शुरू गरेको आन्दोलन फिर्ता लिएका छन् कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको हिजो बसेको बैठकले जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय सहमति अनुसार आन्दोलनका कार्यक्रम फिर्ता गर्ने निर्णय गरेका हुन् सर्वदलीय सहमति अनुसार यही जेठ तेइस गति जिल्ला अस्पतालमा भएको घटनालाई लिएर भइरहेको अवरोधलाई साम्य पार्ने सहमति भएको थियो कानूनी कार्य गर्ने जोसुकैलाई पनि कानूनको दायरामा ल्याउने सहमति भएको थियो सर्वदलीय सहमति अनुसार जिल्लामा सहज वातावरण बनाउनका लागि आफूले आन्दोलनका कार्यक्रम फिर्ता लिएको आधिकारिक ट्रेड युनियनका अध्यक्ष कमलापति भट्टले बताउनु भएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ मुख्य सड़कहरू सबै सञ्चालनमा रहेको पनि ट्राफिक प्रहरीले जनाएको छ अब आज दिउँसोको मौसमी पूर्वानुमान आज दिउँसो सामान्यतया देशको पूर्वी तथा पश्चिमी क्षेत्रमा मौसम बदली हुनेछ भने देशका बाँकी भागहरूमा आंशिक बदली हुनेछ यसका साथै पूर्वी तथा पश्चिमी क्षेत्रका केही स्थान तथा मध्य नेपालका थोरै ठाउँहरूमा मेघगर्जनसहित वर्षा हुन सक्नेछ यसैबीच नेपालमा यस वर्षको मनसून हिजोदेखि पूर्वी नेपालबाट प्रवेश गरेको छ आगामी केही दिनभित्रै मध्य क्षेत्र हुँदै मनसून पश्चिम क्षेत्रसम्म पुग्ने आकलन गरिएको छ नेपालमा यो वर्षको मनसून पाँच दिन ढिला हुन पुगेको छ नेपालमा क्षेत्रगत रूपमा हेर्दा मध्य तथा सुदूरपश्चिमका तराईका केही भूभाग तथा सुदूरपश्चिमका केही पहाड़ी भूभागमा सरदरभन्दा बढी तर पूर्वका केही तराईका साथै पहाड़ी भूभागरमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरिएको छ यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक एसएलसी परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक हुँदै कक्षा एघारमा विद्यार्थी भर्नाको आधार तय सुदूरपश्चिमको विकासको ढोका मानिएको चैनपुर ताक्लाकोट सड़क निर्माणको लागि चालिस करोड रकम विनियोजन बझाङवासीमा खुसियाली जौलजीवी स्थित नेपाल भारत जोड्ने झोलङ्गी पुलको मर्मत कार्यमा ढिलाइ बाढीले बाटो भत्काएको तीन वर्ष पुग्दा समेत रिङ्गनताल बागा बगड बाटो निर्माण हुन सकेन र बैतडीमा एक महिनामा रेड युरिन रोगले बाइस भैँसी मरे कैलालीमा साउन्ड भदौ महिनाको अवधिमा ढुङ्गा बालुवा र गेट निकाल्न नपाइने समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रति सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहेमा फेसबुकमा Facebook dot com slash radio unity र ट्विटरमा Twitter dot com slash radio unity डिडिएलमा जानुहोला लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार